天涯你。方。 विजय कथा सुनाउने मेरो आफ्नो दाजु भाइलाई नेपाली छोराको केही सोधाइ केही आह्वान छ छातीभरि वीरता के मेरो वीर नेपालीलाई कसरी मधौलो खानु जब तिमी मान्छे तिम्रा बहिनी कसरी मधौलो खानु जब मान्छे तिम्रा बहिनी फर्का खुसीमा पारी तिमीले जितेको मैदान आफ्नै पाउ मुनि पो धरती तिम्रो आफ्नो युगौँ युगौँदेखि नै यही कथा जोडिँदैछ शिर्ठाके छाप्रोमा व्यथा दोहोरिँदैछ शिर्ठाके छाप्रो ना I'm high. नेपाली छोराको केही सोधाइ केही आह्वान छ नेपाली छोराको यही सोधाइ यही आह्वान नेपाली छोराको यही शोधायली आउँछ यो देशको माटोले भन्छ हसी i हसीना यही हसीना को बदली हामी तिरस्कार पाउँछौँ जहिले पनि खाली हातको पुरस्कार पाउँछौँ खुरीको सिरानीमा धेरै रात काट्यौँ खिया परेको तकमासँग बिर्ता हामीले परे त मां संगा हमी सा क तक माँ आफ्नैहरूको राग तिरेरा कृष्ण कस्तो रह आमाको छाती डडेलो सल्काए जिउमा खोज्ने कस्तो रहे किनाई पाखा पखेरोमा हिउँ फेरि झरेको देख्दिनमा आज किन सबका आँगनमा मखमली फुलेको देख्दिनमा बतासमा मृत्युको गन्ध छरेर श्वास फेर्ने कस्तो रहे आफ्नैहरूको रागति कृष्ण थियो कस्तो रहे किन सबका मुहरमा अन्तर प्रतिबिम्ब देख्दिनमा आज किन सबका अङ्गालोमा आकाश अहिलेको देख्दिनमा आफै भित्रको परमेश्वर बेचेर इमान किन्ने कस्तो है आमाको छाती बढेलो सल्काए जिउना खोज्ने कस्तो रहे आफ्नै हरियोको रागतिर कृष्ण मेट्ने यो कस्तो रहे सम्झ आजले पनि सञ्चल यहाँ बाँचेको काँडाको माझ पहाडीको छैन र कहिले हाँसेको छैन र कहिले हाँसेको सुनको सपना आसुमा किन हो बाजी ल्यायो घरको माया बिर्सेर हाँ સંસારમાં હાસે આંસુ ગુજકા પિયેરા આંસુ ગુજકા પિયેરા